फुलेको पालामा मोहर गन्थे डालामा अहिले त हाम्रो पालामा मोर कतै पनि देख्न पाइन्न डालामा आफ्नो स्वर फेरि आफै सुनेर छक्क पर्छ भने कहिलेकाहीँ त यति मिठो मिठो मिठो लाग्न थाल्छ कहिलेकाहीँ है झ्यापैसँग गायक बनाऊ जस्तो पनि हुन्छ तर फेरि भो बन्दिन जस्तो पनि लाग्छ क्या फेरि गायक बने पनि देशमा गायकहरूलाई उचित सम्मानै छैन अनि नायक बनाऊ भने पनि ज्यान त ठिकै हो अलिकति भुँडी चाहिँ प्याट उठेर मात्रै बिग्रेको के गरी जिन्दगी चल्छ त खै ए हजुरबा ए हजुरबा के 아니, 걔 के 나지, के भन्ने नि बुढा अरू भने त्यस्तै हो है अब जिन्दगीमा केही नगरिकन खाएर जिन्दगी कट्न गाह्रो छ क्या बुढा त्यही भएर विचार गरिरहेको छु यसो केही बिजनेस बिजनेसतिर हात हालु कि भन्ने विचार गरिरहेको छु त्यही भएर अलिअलि बिजनेस सुरुवात गर्नलाई आर्थिक सहयोग गर्नु पर्यो भनेर यसो तपाईँलाई सम्झ्या भनौँ न अब के अरे त्यो कस्ता कस्ता कहाँ गए मुसाका छाउरा दरबार भने जस्तो के के कुरो गर्छ यो तँबाट व्यापार हुने भए भए तँबाट व्यापार हुने भए भए यो दुनियाँमा अरूले चाहिँ नि यसरी चाहिँ व्यापार गर्नु पर्थ्यो ल भन्छ अरूले व्यापार गर्नु पर्थ्यो तँबाट व्यापार हुने भयो तँबाट हुँदैन तैँले सक्दैन भनेर त अरूले व्यापार गरेको थियो कुदो बुझ भाउ कुदो बुझ <laughs> यो बुढाले खुरुक्क भने भइहाल्यो नि बरु पैसा निकाल्न सक्दिन नातिहरूको लागि कुनै पनि बजेट छैन भन्दै त कान्दै फिनिस नि के यसले के गर्न सक्छ सक्दैन भन्ने कुरो त हामीलाई नै थाहा छ नि साँच्ची एक हप्ता पहिला एउटा सपना देखाएको थिएँ साहित्यकार हुने साहित्यकार बनौँ कि क्या हो बरु त्यो बन्न त पैसा पनि लाग्दैन यसो अलिअलि लेख्न त पर्छ फेरि लेख्ने विषय नपाएरै हैरान हुन्छ भन्ने पनि सुने हो क्या फेरि त्यो विषय पाइएन भने त फेरि तनावै हुन्छ हुन त विषय त यही हो समसामयिक भो नभनौ त्यो पनि साहित्यकार बनेर पनि जिन्दगी खासै उभो लाग्ला जस्तो छैन अब के भनौँ के भनौँ सबभन्दा राम्रो यो बुढासँग गन्थन गर्नुभन्दा पण्डित बाजेसँग सल्लाह लिन जानु पर्यो पण्डित बाजेले जे भन्छन् केटो त्यतैतिर हानियो आखिरमा अर्थी उपदेश भने त गुरुबाटै लिन पर्छ भन्ने कुरो सबैलाई चेतना भया पण्डित बाजे नमस्कार हरे कृष्ण हरे राम मरेपछि परमधाम नारायण नारायण नारायण नारायण नारायण बाबु लोके त आज पण्डित बाजेलाई खोज्दै पण्डित बाजेको घरसम्म कसरी आइपुगेछ ल बता हरे कृष्ण हरे राम मरेपछि परमधाम नारायण नारायण नारायण कुरो के पर्यो भने नि पण्डित बा अब जिन्दगीमा केही न केही नगरेसम्म जिन्दगी उभो लाउन रे क्या बुढा त्यही भएर जिन्दगी उभो पनि लाउन पर्यो अनि यो गाउँ समाजको लागि यसो नाम पनि राख्न पर्यो भनेर म केही गर्ने योजनामा छु के केही गर्ने योजनामा छु ल भन्नुहोस् के गरौँ ल भन्नुहोस् हरे कृष्ण हरे राम मरेपछि परमधाम नारायण नारायण नारायण नारायण नारायण मेरो बाबु लोके जसले जे जानेको छ त्यसले त्यही मात्र गर्नुपर्छ भने प्रावधान यो संसारमा चलिरहेको कुरो मैले जानेको भनेको यही पण्डितै गर्न हो हरे कृष्ण हरे राम मरेपछि परमधाम मैले तँलाई यस्तो कुरामा केही अर्थ दिन सक्दिनँ बरु तैँले हाम्रा गाउँ गाउँमा को को उद्योगी छन् को को व्यवसायी छन् सबैसँग बुझेर सबैसँग बुझेर सबैसँग राय सल्लाह लिएर उनीहरूसँग बुझेर काम गर्दा राम्रो हुन्छ मेरो बाबु हरे कृष्ण हरे राम मरेपछि परमधाम नारायण नारायण नारायण त्यही अनुसार काम गरेर जिन्दगीमा सफल हुने छेउ नारायण <laughs> ठिक है पण्डित बाजेले आइडिया चाहिँ एकदम घचक्कै दिनुभयो घचक्कै एकदम सही कुरो वास्तवमा आइडिया भयो भने त धेरै कुरो हुन्छ यो गाउँमा व्यापार गरेर बस्ने व्यवसाय गरेर बस्नेहरूसँग यसो छलफल गरियो भने त उनीहरूलाई यो व्यवसाय गर्दा यस्तो हुन्छ यो गर्दा यस्तो हुन्छ भन्ने कुरोको मलाई जानकारी दिन्छन् त्यो जानकारी पाएपछि त मिस्टर लोके पनि अब जिन्दगीमा धेरै ठुलै मान्छे बन्नेवाला छ है ल है पण्डित बाजे नमस्कार म त लागे हरे कृष्ण हरे राम मरेपछि परमधाम नारायण नारायण नारायण नारायण मेरो बाबु लुके राम्रोसँग जा बाबु नारायण ल <laughs> ल पण्डित बा राम्रोसँग जाने भन्ने कुरो गर्छ तपाईँ चिन्तै नलिन्न म यसै नि राम्रैसँग जान्छु नि अब ये नाके हलदार साहब नमस्कार नाके हवलदार कमेडी सुन ए कमेडी सुन त के भन्ने हौ वाइप पो सके त हौ म त <laughs> तपाईँको यो आउने स्टाइल पनि मलाई चाहिँ एकदम सही लाग्छ एकदम सही लाग्छ क्यासँग आउनुहुन्छ भने गोडाफाट सतर गर्दै बहुत राम्रो लाग्छ है तपाईँको यो बुढाफाट सतर्क त म फ्यानै हो भन्दै नि हुन्छ फ्यानै हो <laughs> बुढाफाट धेरै चिल्लो नखस्के त के भन्न <laughs> हेर्नुहोस् नाके हलदार सब जिन्दगीमा मान्छे बन्न छ भने एउटा न एउटा उद्यम चाहिँ गर्नै पर्छ के त्यही भएर म पनि अब जिन्दगीमा के गर्ने होला भनेर एकदम मजासँग सोचिरहेको छु होइन त्यही भएर तपाईँसँग सल्लाह लिन आएको तपाईँले चाहिँ मलाई उचित सल्लाह प्रदान गरेर एउटा बाटो देखाइदिनु पऱ्यो के अङ्ग्रेजीमा भन्छ नि के लाइटको काम गरिदिनु पऱ्यो के तपाईँले ए बाबु लाइटको होइन गाइडको भन्छ गाइडको हो त्यही गाइडको गाइडको <laughs> कस्तो बिर्सिन्छु भने म त गाइडको काम गरिदिनु होइन लाइटको काम गरिदिनु पो भनिरहेछु भने हान्न भाजिम ब्रो यस्तै हो यस्तै हो हान्न बसी कि हल्ला छ के गर्ने नि मलाई पनि यसो पुलिसमा जाहिर खुवाइदिनु पऱ्यो के कस्तो छ राम्रो छ म नि टेर्निङ गर्न सकिहाल्छु है के होला हेर बाबु यो दुःखको पेसामा नआइज त दुःखको पेसामा नआइज धेरै गाह्रो छ न आफ्नो घर भन्या छ न आफ्नो परिवार भन्या छ न चाड भन्या छ न बाड भन्या छ न दसैँ न तिहार न नयाँ वर्ष सधैँभरि खटिरहनु पर्ने हेर बाबु यतातिर हात नहाल बरु अन्तै हात अन्तै हात है अन्तै हात <laughs> एकदम राम्रो कुरा है एकदम राम्रो कुरा धन्यवाद नाके हल्लार साहब अब सही कुरो भनिदिनु भयो अर्कोतिर टराई गर्नु जानु पऱ्यो हाम्रो के जान्छ र ल है नाके हल्लार साहब म लागे अब भनेपछि त गाइड पनि ए गाइड पो भन्न आएछ पुलिसमा पनि जाहिर नखानी भइयो को भाटामा जाउँ त खै वडाध्यक्ष भाटामा वडाध्यक्ष भाटामा गएर केही तरिका लिनु पर्यो घर चाहिँ कता हो फेरि बुढाको घर फेला पार्नै गाह्रो वडाध्यक्ष भा नमस्कार कताबाट नमस्कार आयो अनि आज नमस्कार बुटबाट बस्न क्या अरे यो बुढाको मजाक गर्ने बानी पनि जिन्दगी नजानी भयो भने ए यता मिस्टर लोक प्रसादबाट आयो बुढा है लोक प्रसादबाट आयो होइन अनि किन भन्नु दे किन आउनु नि बुढा समस्या परेर आउने समस्या परेर समस्या परिरहे होइन मान्छेहरू समस्या नपरिकन म हुन्न होइन कति समस्या ल्याउनु छ क्या होइन भन्दै त भने तँलाई के समस्या पऱ्यो हुने रहेछ नि गरिदिउला कि रे होइन मिल्ने रहेछ नि ल है के हो नि वडा त छेपा समस्या चाहिँ के पऱ्यो भन्दाखेरि जिन्दगीमा मान्छे बन्नलाई केही न केही पेसा गर्न पर्छ रे है त्यही भएर म पनि वडा अध्यक्षको पेसा गर्न चाहन्छु यसको लागि चाहिँ के गर्नु पर्ला अर्ती दिन पर्यो मलाई होइन के भन्छ होइन वडा अध्यक्ष नि पेसा होइन वडा अध्यक्ष सेवा होइन गाउँलेको सेवा गर्नुपर्छ होइन दिन रात नभनिकन हिँड्नुपर्छ गाउँको लागि त सक्छ भन्छ सक्दैन साँच्ची तैँले मैले नमस्ते गरेँ नमस्ते यो बुढा पनि लास्टै मजाक गर्ने भने आइजन आउँदा आउँदै नमस्ते वडा त सेवा भन्दै आ मैले है ए गरिसकेँ अनि गरिसकेँ गरिसकेँ भन्दा त अनि किन रिसाउँछ केटा अनि गरे त ठिक छ नि त अनि मेरो भुली मान्छे नि त मेरो अनि कुरो बुझिसकेले बुझे बुढा बुझे तिम्रो कुरा नबुझ्ने को होला र लास्टै हँसाउँछन् भन्यो ठिकै छ अब के गर्न पर्यो भन्दाखेरि यो बुढाबाट पनि केही राय सल्लाह आउला जस्तो चाहिँ मलाई लागेन त्यही भएर एकछिन त बरु बिरेकै लिएर सोचौँ कि क्या हो त्यसपछि पो केही आउँछ कि एकछिन बिरेक लिनु पर्ला अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम हँसाउने चौतारी एकैछिनको विश्रामपछि कार्यक्रमको बाँकी अंश लिएर पुनः आउनेछौ रेडियो अर्पण सँगै रहनुहोला विश्रामपछि पुनः स्वागत छ अहिले तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्समा कार्यक्रम हँसाउने चौतारी सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ कार्यक्रमको बाँकी अंश कुरा के छ भने बाबुलो के अब धेरै ठुलो आशा लिएर त आइछस् म बाटामा तर त्यो आशा सबै निराशामा बदलेर जस्तो मलाई लागिरहेको छ बाबु वास्तवमा बनियो भने मैले गर्न सक्ने केही पनि छैन म आफै बिरामी बिरामीबाट छुटिरहेको अवस्था छ हेर बाबु तैपनि अब तिमीले नेता बन्छु भन्ने विचार गरेर आएछौ तिमी नेता नभन्दा ठिक होला जस्तो लाग्छ जस्तो पाएँ त्यस्तै गुरिल्लाहरू नेता बनेपछि या आफू भएको नेता पनि यसरी बिरामीबाट बस्न परिरहेछ त्यसैले तिमी पनि बिरामी होला नेता बन्ने मन नगर मैले तिमीलाई दिने प्रष्ट सल्लाह भनेको यही हो अब के गर्छौ भन्ने कुरा तिम्रो आफ्नै निर्णय भयो बरबर हेर बाबु अब झन् नेता बनेर देश हल्लाउँला देशको लागि राम्रो गरौँला भनेर आएको त नेता पनि हुन्न अरे के भनौ त बुढा के भनौ कुरा के छ भने अब मैले यही बन्न बन्नुभन्दा पनि सबभन्दा राम्रो बनेको चाहिँ तिम्रो बेचा बनेको कार्यकर्ता हो बाबु तिमी राम्रो कार्यकर्ता बन त्यति भए हामीलाई पुगिहाल्छ <laughs> ल नेताजी म चाहिँ लागे धेरै बेर यहाँ बस्नु मैले उचित ठानिनँ के <laughs> नेताहरूले के गर्ने सल्लाह देलान् भने त कार्यकर्ता बनाएर त्यो कार्यकर्ताको के औकात हुन्छ चुनावको बेलामा चाहिँ मेरो बाबु भन्छन् अरू बेलामा त मतलबै छैन कार्यकर्तालाई त्यो कार्यकर्ता बन्नुभन्दा त नबनेकै ठिक होइन बरु यो कामचन्द्र नेताजीले चाहिँ केही गर्थे है मेरो लागि यिनलाई भेट्न जानु पऱ्यो यही रहेछ नमस्कार नेताजी नमस्कार नमस्कार नमस्कार बाबु लोकप्रसाद होइन बुढा बिर्सिन थालिसक्यो भने अहिले ऊ बेला झन् चुनावको बेला मात्रै चिन्ने अरू बेलामा चाहिँ चिन्दै नचिन्ने क्या नेताजीहरू पनि मान्छेलाई <laughs> के भन्नु र अब अब नचिन्न खोजे होइन भाउ ल भनौँ त के छ <laughs> के हुनु नि मैले जिन्दगीमा केही न केही गर्नुपर्छ भन्ने सुने है अनि केही काम गरौँ भनेको केही भने जस्तो काम पनि पाउन सकिनँ त्यही भएर अब के बन्ने होला भनेर सल्लाह माग्न आएको बुढा म त अब जिन्दगीमा हेर बाबु जे भने नि हुने केही होइन सबभन्दा राम्रो सल्लाह भनेको टक्क पहिला विवाह गर विवाह गरेपछि सबभन्दा पहिला श्रीमान बन श्रीमान बनिसकेपछि त्यसपछि पिता बन पिता बनिसकेपछि फेरि हजुरबा पनि बन त्यस्तै त्यस्तै बनाऊ बाबु अब त्योभन्दा बढी बनेर यो देशमा टिक्न सक्लान् जस्तो छैन हेर भाउ है भाउ यो नेताजी त झन् कष्ट कुरा गर्ने कष्ट अरे श्रीमान बन अरे श्रीमान बन्न कसैले छोरी दिनु परेन कोही लभ गर्दा नि आउँदैन खोजा त हो नि श्रीमान बन्न के गर्नु नसकेपछि इच्छा त थियो नि भित्रैदेखि बिहे गरौँ घरबार बसाउँ भन्ने त थियो है तर के गर्नु हुन त मेरो निधारमा नि कोही न कोही त लेखेकै होला ल ल म लागेँ है नेताजी यो नेताहरूको भर परेर नहुने रहेछ बरु साँच्ची नयाँ मास्टर सापो आछन् रे है गाउँमा मास्टर भन्छु मास्टर एसएलसीमा त हो नि बाह्र पन्ध्रचोटि गुल्टेको त्योभन्दा मुनिकोलाई त फर्स्ट क्लास पढाउँछु फर्स्ट क्लास साँच्ची मास्टर चाहिँ कस्ता छन् नयाँ मास्टर हुन् क्या र गाउँमा <laughs> नयाँ मास्टर हुन् ए मास्टर साहब नमस्कार नमस्कार मास्टर साहबको आवाज पनि कस्तो भैँसीले आइ गर्दा जस्तो रहेछ भने होइन मलाई के भन्या होला मास्टरलाई अपमान गर्न पाइँदैन होला यति कुरा चाहिँ बाबुले बुझ्नै पर्ने होला <laughs> सही कुरो सही कुरो अपमान गरे होइन क्या मास्टर साहब यसो हल्का रमाइलो गरे भनौँ न अनि मास्टर साहब मलाई पनि मास्टर बन्न मन छ है म यही गाउँको एकदम चल्तो फुर्तो युवा लोके हो ल मलाई पनि मास्टर बनाइदिनु पऱ्यो हेर्नुहोस् तपाईँको यो स्कुलमा कुरो त ठिकै होला तर मास्टर बन्न सजिलो नहोला कहाँबाट मास्टर बन्ने होला कसरी मास्टर बन्ने होला भन्ने सबै कुरा बुझ्नुपर्ने होला जाडो बने नि जसरी बनेनी नि न मास्टर बन्न पर्या त हो मलाई के को बाटो चाहिन्छ र मलाई बाटो पत्ता नलगाइकन भन्छु ल भन्नुहोस् कसरी भनौँ त मनासिब होला तर सारा जिन्दगी चक डस्टरमै बिताउनु पर्ने होला परिवारलाई भन्दा पनि विद्यार्थीलाई बढी समय दिनुपर्ने होला त्यही भएर बाबुलाई फेरि अलिकति गाह्रो होला विचारै गर्नुपर्ने होला <laughs> यो मास्टर साहबको लय हाली हाली बोल्ने बानीले पनि <laughs> म चाहिँ अजित भए भनेपछि मास्टर पनि नबनाऊ के चाहिँ भन्ने त खै के चाहिँ भन्ने हिँडे माइल दाजुको आइडिया माइल दाजुको व्यापार गर्न खोज्छ अब <laughs> व्यापारी भन्ने ओ माइल दाजु यहाँ आऊ यहाँ आऊ हेर बाटैमा हिँडिरहेछन् तरकारी बोकेर त्यो त्यो त्यो वाह लोक्या तेरो पो काम छैन ल त्यो तैँले यहाँ आऊ भन्नेमा यहाँ आउने हो त्यो त्यो त्यो काम भएको भए तिमी यहीँ आएर ल्याऊ ल ल ल आए बुढा कति र इस्माई त भन्न खोज्छन् भने ए माइललाई मलाई पनि यो व्यापार गर्न सिकाइदेऊ न व्यापारी बन्न मन लाग्यो क्या मलाई पनि त्यो त्यो त्यो हेर बाबु त्यो व्यापार गर्न सजिलो छैन त्यो त्यो त्यो कम्ती गाह्रो छ त्यो त्यो राति खट्नु पर्यो त्यो जिउबाट पसिना आएको आए ल त्यो त्यो फेरि त्यो बजार भाउ नै उचित पाउँदैन ल त्यो त्यो त्यो पाइहाल्यो भने पनि त्यो उडारो फसेर ढोस्तै हुने ल त्यो उडारो फस्दा फस्दा फस्दा मेरो त कति जहाजै डुब्यो डुब्यो होला त्यो त्यो त्यही भएर हाततिर यो पेसातिर हात नहालेर ल्याऊ ल <laughs> कुरो त एकदम पो सही पो हो क्यार है सही कुरो व्यापारी पनि बन्दिनँ व्यापारी पनि बन्दिनँ ल है मैले दाजु म चाहिँ लागेँ है त्यो त्यो लाग लाग अक्का त्यो धन्ने त्यो त्यो यो बच्चियाले बिठाउने ल त्यो यसलाई पनि त्यो व्यापारी बनायो भने त ल त्यो मेरो व्यापार चौपटे हुन्छ नि ल अब केही उपाय पाइन भने ए भाछु मन बाछु कि मरु केही उपाय सोल्टिनी पाइएन के गरु बाबरीको फुल बाबा गायक पो भन्नु कि क्या हो कस्तो राम्रो स्वर आयो भने यो गाउँमा फेरि लोक गाएकै छैनन् आज कसलाई सोध्न जानु जिन्दगी कहिल्यै पनि पार नलाग्ने भयो बरु सबभन्दा राम्रो आइडिया विदेश विदेश अब केटो विदेशी हो त्यो हाम्रो झुम्रे दाईको छोरो पनि विदेश त्यो पनि विदेश कति दस बाह्र वर्ष पहिला गएको पो भन्थे क्या सिधै झुम्रे दाईकोमा गयो आइडिया लियो ए झुम्रे दाई नमस्ते हाँसी उठेर आयो छु मलाई म यस्तो को छु को हुन्थ्यो नि बुढा मिस्टर लोकप्रसाद साँच्ची है झुम्रे दाई तपाईँको छोरो बाहिर छ भने होइन पाँच दस वर्ष पहिले गएको रे त्यही भएर अब मलाई पनि यस्तो विचार आयो है अब यो देशमा बसेर केही हुने छाँट पनि देखिएन है त्यही भएर बरु म त विदेशतिर गएर पैसा कमाउँ कि भनेर पो विचार आयो त बाबै त्यही भएर तपाईँले यसो मलाई त्यो विदेश जाने माहौल मिलाइदिनु पर्यो कस्तो होला त्यो विदेश जानलाई ल भन्नुहोस् त धेरै कुरा नहरन्छु म विदेश भन्ने बित्तिकै पीडा छ भन्छु म मेरो छोरो त्यही विदेशमा गएर ज्यान फालेर मरन्छु पछि बक्समा प्याक भएर लास आयो तिमीहरूलाई विदेश जानु किन यसरी मुह बढाउँछु म सबभन्दा राम्रो तरकारी खेती गरेर बसाउँछु म आफ्नै गाउँको सेवा गरेर बसन्छु म विदेश मात्रै केही कुरो होइन यही विदेशले गरेर कति नेपालीको ज्यान खाइसक्यो फेरि पनि आफ्नै देशमा पसिना बगाउन छोडेर किन विदेश जान खोज्छन् भन्छु म हामी सबै नेपालीले बुझ्नु पर्छ भन्छु म यो कुरो हेर्नुहोस् जुब्रे दाई तपाईँको कुरा सुनेर मेरो पनि आँसु आयो भने वास्तवमा भन्ने भने हामी नेपालीहरू दिनदिनै विदेश विदेश भनेर होमिएका छौँ आफ्नो देशमा काम गर्न सानो भइन्छ कि भन्ने सोच पालेर बसेका छौँ त्यही सोचले गर्दाखेरि कति नेपालीहरूले अनागमा ज्यान गुमाउनु छ त्यही भएर अब म पनि यही देशमा बरु तरकारी खेती गरेर हुन्छ कि अन्य के गरेर हुन्छ आफ्नै गाउँको आफै सेवा गर्नपट्टि लाग्छु म चाहिँ हिँडेँ है झुम्रे चाहिँ तपाईँलाई आजको कार्यक्रम हँसाउने चौतारी कस्तो लाग्यो सल्लाह सुझाव अनि प्रतिक्रिया पठाउन भने नबिर्सनुहोला हाम्रो ठेगाना हो कार्यक्रम हँसाउने चौतारी रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघार्ज रत्नगर एक बकुल्लहर चितवन यस ठेगानामा पत्रचार गर्न सक्नुहुन्छ तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने radio Arpan news at the rate Gmail dot कममा आफ्नो प्रतिक्रिया इमेल गर्न पनि सक्नुहुन्छ अर्को साता शुक्रबार फेरि पनि रमाइला हास्य सामग्रीका साथमा उपस्थित हुने नै छौँ यतिन्जेलसम्म प्रविधि कक्षबाट सघाउने विष्णुलाई धन्यवाद रामु आचार्य विदा हुन्छु नमस्कार